सम्झेर ती दिनहरू मिलनका हर पलहरू रुँदैछ यो मन मायालु सम्झेर ती दिनहरू चाँडो मौसमको दिन हुसु कुराको हिरो थियो सुन्दर त्यो तालको किनारा ढाकेको थियो अङ्गालोमा बाँधिएर हामी एक भएको थियो साथ यो निभाउने कसम खाएको थियो वर्षौ बित्यो तिम्रो याद बितेन समयको खेललाई जित्न मन सम्झे हर पलहरू रुँदैछ यो मन मिलनका हर दिए भाग्यले कोरेको बाटो बिचमा थिए तिमीलाई भेट्न संसारलाई मैले ढाके यो मनभरि माया बोकी human मायालु सम्झेर तिमीहरू सम्झेर तिमीहरू मिलनका हर पलहरू रुँदैछ यो मन मायालु सम्झेर सम्झेर ती दिनहरू मिलनका हर पलहरू रुँदैछ यो